नेपाली साहित्य र भाषाको उन्नयनमा उत्साहका साथ यात्रारत एउटा शब्द शिविर कार्यक्रम गजल थुङ्गा गजल थुङ्गा दुःख उस्तै रहेछ पीडा उस्तै रहेछ परदेशमा हामीलाई घिडा उस्तै रहेछ दुःख उस्तै रहेछ पीडा उस्तै रहेछ बाँच्ने आधार तिमी नै ठान्थे बाँच्ने आधार तिमी नै ठान्थे तिम्रो पनि वचनमा छुरा उस्तै रहेछ परदेशमा हामीलाई घिडा उस्तै रहेछ विज्ञानले ठग्यो भन्दै ज्योतिष कहाँ गए विज्ञानले ठग्यो भन्दै ज्योतिष कहाँ गए भाग्य नलेखिएको चिना उस्तै रहेछ दुःख उस्तै रहेछ पीडा उस्तै रहेछ परदेशमा हामीलाई घिडा उस्तै रहेछ युवराज लामी छानेको यसै गजलसँगै कार्यक्रम गजल थुङ्गाको प्रतीक्षमा बस्नुहुने तपाईँ सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन आवाज हराएकाहरूको आवाज सामुदायिक रेडियो दाउने एक सय तीन दशमलव चार मेगाहरजको प्रस्तुति कार्यक्रम गजलथुङ्गा लिएर आजको यो नूतन श्रृंखलामा हामी उपस्थित भइसकेका छौं यति बेला मलाई यान्त्रिक कक्षबाट सघाउँदैछन् यान्त्रिक कक्षका सखा सागर घिमिरे भने आवाजमा छु आवाजको खेतला म डीएनके कुँवर कार्यक्रम गजल थुङ्गा तपाईँले हरेक साताको शुक्रबार रातको नौ पन्ध्रदेखि दस बजेसम्म सुन्दै आउनु भएको छ कार्यक्रम गजल थुङ्गामा हामी कहिले तपाईँका गजलहरू वाचन गर्ने गर्दछौं फेसबुक पेजमा आएका र तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर कुराकानी गर्ने गर्दछौं भने कहिले हामी स्रष्टा सर्जकसँग भलाकुसारी गर्ने गर्दछौं र आजको श्रृंखलामा दुईजना अतिथि हुनुहुन्छ सर्जक हुनुहुन्छ उहाँहरूसँग भलाकुसारी गर्नेछौ पहिलो चरणमा हामी देवदोह खैरिनीका सर्जक उहाँ आफैमा पनि संचारकर्मी हुनुहुन्छ युवराज लामिछानेसँग कुराकानी गर्छौँ उहाँ विशेष त मुक्तक लेख्नुहुन्छ र केही गजलहरू पनि सुनाउनुहुनेछ र उहाँसँग हामी कुराकानी गर्नेछौं त्यसपछि दोस्रो चरणमा हामी कपिल वस्तुका सर्जक समीर सायर भट्टराईसँग कुराकानी गर्छौं उहाँले विशेष त गजल लेख्नुहुन्छ उहाँका केही गजलहरू हामी सुन्नेछौँ कार्यक्रमको कसैबाट कार्यक्रमलाई शुरूआत गरौं एउटा सांगीतिक आवाजबाट त्यसपछि हामी पुनः आउनेछौँ हामीलाई सुन्दै गर्नुहोला यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ जाने निचुरी यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ तिमीले चुनेका परेली नै न छाती फुटाए न छोड़ना यो समझिने मन छ म बिर्सु कसोरी नेपाली साहित्य र भाषाको उन्नयनमा उत्साहका साथ यात्रारत एउटा शब्द शिविर कार्यक्रम गजल थुङ्गा गजल थुङ्गा कार्यक्रम गजल थुङ्गामा यहाँलाई स्वागत छ धन्यवाद दियानकीज्यू अनि यो साहित्यको यात्रा कसरी अगाडि बढिरहेछ साहित्यको यात्रा निरन्तर रूपमा चलिरहेको छ लेख्ने सुनाउने कार्यक्रमहरूमा जाने त्यही हो मैले तपाईँको बारेमा त्यति धेरै भनिनँ तपाईँले आफूलाई चिनाउनु पर्दा चाहिँ कसरी चिनाउन चाहनुहुन्छ म खासमा म एउटा नेपाली हो सबैलाई थाहा भएको कुरा हो धेरैजनाले र मेरो घर चाहिँ पुरानो घर मेरो स्याङ्जा र अहिले यतै बसोबास छ रूपन्देहीमा रूपन्देहीको खैरेनी भन्ने ठाउँमा त्यहाँ नै मेरो घर छ र तपाईँहरूको माझ म चिनिनु पर्दा युगिन साहित्य समाज रूपन्देही भन्ने छ हाम्रो एउटा साहित्यिक समाज त्यसको चाहिँ म उपाध्यक्ष हो रेडियो देवदह छ हाम्रो त्यहाँ त्यहाँ चाहिँ कार्यक्रम प्रमुखको रूपमा छु कार्यक्रम पनि चलाउँछु केही साहित्यिक कार्यक्रमहरू छन् मेरो त्यहाँ विगत चार वर्षदेखि म त्यो रेडियोसँग पनि आबद्ध छु अनि तपाईँ आफैमा पनि सञ्चारकर्मी हुनुहुन्छ होइन र यो साहित्य विधामा लाग्नु भएको छ यो साहित्य विधामा खास तपाईँ कहिलेदेखि लाग्नुभयो साहित्यमा म लागेको त मलाई लाग्छ म जन्मिँदैदेखि साहित्यमा लागेको हो म जन्मिने बित्तिकै पनि म रुन्थेँ होला आमाले फकाउनका लागि आहा निनु बाबु चैचै जस्ता कुराहरू गर्नुहुन्थ्यो म त्यति बेलादेखि नै साहित्यमा रमाउन थालेको मान्छे हो र मैले लेख्न थालेको भनेको लगभग तपाईँको चौसठी सालबाट म नौ दस क्लासमा पढ्दा नै कविता प्रतियोगिताहरूमा पर्छौँ भने अनि एकपटक स्कुलले चाहिँ स्वर्ण स्वर्ण जयन्ती मनाएको थियो हाम्रो स्कुलले त्यति बेला एउटा किताब प्रकाशन गरेको थियो त्यहाँ पनि मेरो एउटा भावना भनेर छापिएको रहेछ त्यति बेला चाहिँ एकदम खुसी लाग्यो त्यसपछि प्लस टू पढ्न थाल्यो अनि बिस्तारै सङ्गत पनि त्यस्तै लेख्ने साथीहरूसँग भयो त्यति बेलादेखि नै मैले लगभग चौसठी पैँसठी सालदेखि लेख्न सुरु गरेको हो तपाईँको आवाजमा एउटा सृजना हामी सुन्न चाह्यौँ हुन्छ म एउटा गजल सुनाउँछु सुरुमा तिम्रो विचार मलाई थाहा छ र यो संसार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ र यो संसार मलाई थाहा छ लिपपोत नगर्दा कस्तो थियो लिपपोत नगर्दा कस्तो थियो त्यो अनुहार मलाई थाहा छ किन किन हरपल तिमी मर्छु भन्छौ किन किन हरपल तिमी मर्छु भन्छौ बाँच्ने आधार मलाई थाहा छ झुठो प्रेम गर्नेहरूको जिन्दगी झुठो झुठो प्रेम गर्नेहरूको जिन्दगी हुन्छ बेकार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ र यो संसार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ अनि यो संसार मलाई थाहा छ निकै सुन्दर गजल वाचन गर्नुभयो अनि तपाईँ खासमा कुन विधामा धेरै कलम चलाउनुहुन्छ मेरो विधा भनेको खास मुक्तको हेर्नुहोस् म बढी मुक्तक लेख्छु गजल पनि लेख्छु लेख्नलाई तर मलाई सबैभन्दा मनपर्ने विधा र म धेरै रमाउने विधा मेरो मुक्तक हो मुक्तक हजुर र यो साहित्यलाई समग्र रूपमा कसरी बुझ्नु भएको छ साहित्यलाई मैले बुझ्दा कसरी बुझेको छु भने साहित्यमा एउटा लगनशीलता चाहिन्छ हेर्नुहोस् कोमलता चाहिन्छ कुनै पनि विधामा हात हाल्न सजिलो छैन तपाईँ पहिला सुरु गर्नुहुन्छ जब त्यसको बारेमा अध्ययन गर्नुहुन्छ त्यसपछि तपाईँलाई गाह्रो लाग्छ नबुझेको कुराहरूमा हात हाल्न सजिलो छ र अहिले पछिल्लो समयमा गजलको बाढी आएको छ भन्छन् तर त्यो बाढी आउनु राम्रो हो र नराम्रो पनि छ के छ भने तपाईँको के छ विशेषता गजलको विशेषतै नभएका गजलहरू पनि हामी सुन्छौँ कहिलेकाहीँ रदीप काफियाहरू दोहोऱ्याएर यो चाहिँ एउटा प्रवृत्ति बढेको छ नराम्रो भन्न पनि मिल्दैन र राम्रो पनि होइन यो बाढी आउनु अनि युवराजजी तपाईँले मुक्तक चाहिँ धेरै लेख्छु मुक्तक मलाई मनपर्छ भनेर भन्नुभयो होइन खासमा यो मुक्तक भनेको कि अलिकता बुझाइदिनुहोस् न मुक्तक भनेको एउटा कविता हो हेर्नुहोस् चार लाइनको कविता मेरो बुझाइमा होइन मेरो सङ्गत पनि अहिले मुरारी पराजुली भन्ने हुनुहुन्छ एकजना व्यक्तित्व बुटोलमा उहाँले चाहिँ मुक्तक विधाबाट पिएचडी गर्नुभएको छ हाम्रो राष्ट्रिय मुक्तक मण्डप भन्ने एउटा छ त्यहाँ त्यसको म सहसचिव पनि छु अघि मैले जानकारी गराउन बिर्सेछु यहाँलाई उहाँले हामीलाई सिकाउनुहुन्छ भनिराख्नुहुन्छ मुक्तक भनेको एउटा चार लाइनको कविता हो र त्यसमा चाहिँ अझ उदाहरणका सहित म के भन्छु भने एउटा गुदेली लिएर हिँडेको मान्छेले पहिलो लाइनमा त्यो चरालाई देख्छ उसले दोस्रो लाइनमा उसले गुदेली ताक्छ र तेस्रो लाइनमा त्यो गुदेली छोडिदिन्छ चौथो लाइनमा त्यो मट्याङ्राले लागेर त्यो चरा चाहिँ भुइँमा झर्छ मुक्तकको भनेको अन्तिममा मुक्तकले छुनुपर्छ हेर्नु चौथो लाइन बेजोड हुनुपर्छ मुक्तकको अवश्य पनि अनि यो मुक्तक लेख्नको लागि कुनै नियम हुन्छ होला नि त यति मुक्तक लेख्न हेर्नु पहिला मुक्तक भनेको चार लाइन हुन्छ मैले भनिसकेँ दोस्रो हरफमा पहिलो र दोस्रो पङ्क्तिमा अन्त्य अनुप्रास मिलेको हुनुपर्छ म एउटा मुक्तक पनि वाचन गरेर सुनाउँछु तपाईँलाई हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ यहाँ पवित्र र चरित्र मिल्यो होइन तेस्रो लाइनलाई हामी स्वतन्त्र छोडिदिन्छौँ हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ छुटाउन कसैले सक्दैन हामीलाई छुटाउन कसैले सक्दैन हामीलाई मेरो नाम तिम्रो दिलभित्र हुनुपर्छ निकै सुन्दर मुक्तक सुनाउनु भयो हामी कार्यक्रम गजलथुङ्गामा छौँ जे होस् हामी सानीसँग कुराकानी गरिरहेका छौँ र तपाईँले अघि नै जानकारी गराउनु भयो यी गुण युगिन साहित्य समाज रूपन्देहीको उपाध्यक्ष पनि हुनुहुन्छ हजुर यो साहित्य समाज यो जुन यो युगिन साहित्य समाज छ हजुर यसले खास के गर्छ यसको यसको बारेमा केही बताइदिनुहोस् न युगिन साहित्य समाज भनेको विशुद्ध एउटा नेपाली साहित्यमा समर्पित एउटा साहित्यिक सङ्गठन हो युवाहरूको अझ भन्नुपर्छ हामी जति पनि छौँ यहाँ युवाहरू मात्र छौँ र हामीलाई गाइड गर्ने माथिबाट सहयोग गर्ने भनेको अग्रज व्यक्तित्वहरू हुनुहुन्छ उहाँले मार्ग निर्देशन गर्नुहुन्छ हामी त्यही मार्गमा लाग्छौँ पछिल्लो समयमा युगिन साहित्य समाजले देवद र रूपन्देही क्षेत्रका कलेजहरूमा स्कुलहरूमा गएर विद्यालयहरूमा शैक्षिक संगठन शैक्षिक संस्थाहरूमा राजनीतिक संगठन होइन साहित्यिक सङ्गठन खुलाउनुपर्छ साहित्यले चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर हामीले स्कुल स्कुलमा युगिन कलेज कलेजमा युगिन गरेर प्रत्येक स्कुलमा चाहिँ युगिन साहित्य समाजका क्लबहरू गठन गर्दै हिँडिरहेका छौँ र हामीले अब विगत चार वर्षदेखि रूपन्देही क्षेत्रमा हामी लागिरहेका छौँ नेपाली साहित्यमा र केही पुस्तकहरू पनि हामीले विमोचन गऱ्यौँ र अग्रज व्यक्तिहरूलाई सम्मान कार्यक्रम पनि गरिरहेका छौँ यसरी नै चिनाउँ म तपाईँलाई युगिन तपाईँले गजल पनि लेख्नुहुन्छ मुक्तक पनि लेख्नुहुन्छ होइन केही गजलहरू मैले देखिरहेको छु हजुर गजल वाचन गर्नको लागि आग्रह गरेँ हुन्छ म एउटा गजल वाचन गर्छु लेखिनेहरू अचम्म अचम्मका भेचिने रहेछन् है मैले यही सन्दर्भलाई उठाएर एउटा गजल बनाएको छु हाम्रो समाजमा लेख्नेहरू अनेक थरी लेख्ने मान्छे देखेर मैले एउटा गजल लेखेको छु तपाईँहरूमा सुनाउँछु हात उठाउनुहोस् पिएर लेख्ने कति हुनुहुन्छ हात उठाउनुहोस् पिएर लेख्ने कति हुनुहुन्छ उता प्रेममा धोका दिएर लेख्ने कति हुनुहुन्छ आज एउटै कुराको छानबिन गर्नु छ मलाई आज आज एउटै कुराको छानबिन गर्नु छ मलाई मारी दुनियाँलाई जिएर लेख्ने कति हुनुहुन्छ अरे कसैको भविष्यमाथि खेलवाड गरेर अरे अरे कसैको भविष्यमाथि खेलवाड गरेर सोझा मान्छेको मुटु लिएर लेख्ने कति हुनुहुन्छ आमाको च्यातिएको चोली फेर्न नसकेर आमाको आमाको च्यातिएको चोली फेर्न नसकेर त्यही पुरानै चोली सिएर लेख्ने कति हुनुहुन्छ लेख्नेहरू अचम्म अचम्मका भेटिने रहेछन् लेख्नेहरू लेख्नेहरू अचम्म अचम्मका भेटिने रहेछन् यहाँ देशको लागि खिएर लेख्ने कति हुनुहुन्छ हात उठाउनुहोस् पिएर लेख्ने कति हुनुहुन्छ उता मायामा धोका दिएर लेख्ने कति हुनुहुन्छ हात उठाउनुहोस् पिएर लेख्ने कति हुनुहुन्छ हजुर एकदम यो मेफिलमा होइन स्टेजमा वाचन गरिरहँदा जिउ निकै रमाइलो पनि हुन्छ होला होइन निकै राम्रो सुन्दर गजल सुनाउनु भयो तपाईँले यस्ता राम्रा राम्रा गजलहरू मुक्तकहरू कोर्नुहुन्छ यी कसरी फुर्छन् यस्तो हेर्नुहोस् मलाई कस्तो लाग्छ भने रचना एउटा वास्तविकता घटनालाई हामी देखेर लेख्छौँ मेरो विचारमा लेख्न कल्पनामा पनि लेखिन्छ धेरै कुराहरू म चाहिँ कुनै घटनालाई देखेँ भने कुनै इभेन्ट एउटा कुनै क्षणलाई सम्झेर लेख्छु कहीँ चाहिँ आमालाई कसैले आफैले जन्माएको सन्तानले आफ्नो आमालाई घृणा गरेको अवस्थामा पनि त्यस्ता हाम्रो नेपाली समाजमा धेरै घटनाहरू देखिन्छन् वृद्धाश्रममा लगेर छोड्ने त्यस्तो अवस्थामा कहीँ चाहिँ यो गजलहरूको महफिलमा जाँदा त्यहाँ चाहिँ लेख्नेहरूको त्यो रचना सुनेर अनेक थरी रचनाहरू सुन्न पाइन्छ त्यसरी त्यस्तै यो विभिन्न किसिमका घटनाहरूलाई सम्झेरै लेख्छु म प्राय अनि तपाईँका शब्दहरू हजुर जस्तो हुन्छ नि मान्छेका शब्दहरू कोही प्रेमिल होइन माया प्रेमतिर ढल्किरह हुन्छ कसैको चाहिँ देश प्रेमतिर होइन हजुर हुन्छ नि एउटा आफ्नो बाटो हजुर खासमा तपाईँले कुन क्षेत्रलाई चाहिँ मैले एउटा कुरा त समाजको हाम्रो चित्रण गरिरहन्छु है तर विशेष गरी प्रणय विधातिर नै मेरा रचनाहरू धेरै चाहिँ लम्किन्छन् प्रत्येक गजलका शेरहरूमा एउटा न एउटा शेरले चाहिँ प्रणयलाई छोएको हुन्छ त्यसैले युवराजले चाहिँ प्रणयलाई मात्र हेर्छ भन्ने पनि भेटिनुहुन्छ अग्रज व्यक्तित्वहरू है तर म समग्र सबै क्षेत्रका सबै विषयवस्तुलाई उठान गर्ने प्रयास गर्छु र विशेष गरी प्रणयतिर नै लम्किन्छ प्रेममा अवश्य भने तपाईँले तपाईँलाई मनपर्ने होइन कुनै साहित्यकार गजलकारको नाम लिनुपर्दा मलाई मनपर्ने त सबैजना धेरैजना मनपर्ने हुन्छ नि आफूलाई जस्तो मनपर्ने प्रायः जस्तो उहाँको सिर्जनाहरू पढ्ने होइन उहाँको चाहिँ आइसके पछाडि पढौँ पढौँ जस्तो लाग्ने त्यस्तो हुन्छ नि त विशेष गरी म कविता पढ्छु विनोद उदय पाण्डे भन्ने हुनुहुन्छ रूपन्देहीका कवि हुनुहुन्छ उहाँ उहाँका कविताहरू मलाई एकदमै मनपर्छ र गजलमा कृष्ण हरिबराल उहाँका गजलहरू म पढ्छु सुन्छु धेरै जसो रेकर्ड भइसकेका छन् उहाँका गीतहरू पनि र मुक्तकमा हाम्रो पाल्पामा हुनुहुन्छ एकजना कृष्ण पहाडी भन्ने उहाँको मुक्त सङ्ग्रहहरू पनि बजारमा छन् केही उहाँलाई चाहिँ मेरो विशेष चाहिँ मनपर्ने हुनुहुन्छ मलाई चाहिँ कहिलेकाहीँ म उहाँहरूलाई पनि सुनाउँछु युवराज तिम्रो रचना सुन्दा अलिकति डर पनि लाग्यो भन्नुहुन्छ मैले उहाँहरूबाट सिक्दैछु र मलाई मनपर्ने व्यक्तिहरू पनि उहाँहरू हुनुहुन्छ अब भविष्यमा पछि गएर के लेख्ने भन्नाले मुक्तको कुनै सङ्ग्रह निकाल्ने हो अथवा गजल सङ्ग्रह निकाल्ने हो अथवा केही केही तयारी केही सोच्नु भएको छ तपाईँले यस्तो छ मेरो सोच केही पनि बनाएको छैन अहिले लेख्न म लेख्छु निरन्तर रूपमा जहाँसम्म अहिले पनि कस्तो अनुभव हुन्छ भने हप्तामा एउटा दुईवटा रचना लेख्न सकिएन भने के गर्न भुले के गर्न भुले जस्तो हुन्छ तर योजना मेरो छैन किनकि नेपालको अहिले पछिल्लो समयमा तपाईँ हेर्नुभयो भने साहित्यिक किताबहरू निकालेर कुनै उपलब्धि मैले देखिरहेको छैन हो भोलिको भविष्यको भावी पिँढीले चाहिँ फलानु रहेछ है भन्ने एउटा सम्झना होला तर पनि त्यो लेखकलाई कुनै फाइदा होला जस्तो मलाई लागिरहेको छैन तपाईँ किताब निकाल्नुहुन्छ बाँड्दै हिँड्नुपर्छ हेर्नुहोस् हामी नेपाली समाजमा कस्तो अवस्थामा पुग्यो भने साहित्य र सङ्गीत किनेर पढ्ने भन्ने कुरा हराइसक्यो गीत हेर्नुहोस् हामी ब्लुटुथबाट ट्रान्सफर गरेर सुन्छौँ गजलहरू हेर्नुहोस् एउटा किताब ल्यायो उसले मागेर सबैले चाहिँ बाँडेर अथवा लिएन मलाई तेरो किताब किन्ने त त्यो आँटै गर्दैनन् त्यस्तो छ हेर्नुहोस् तर मेरो योजना केही पनि छैन हेरौँ कस्तो हुन्छ समय परिस्थिति कस्तो बन्दै जान्छ विशेष गरी म मुक्तकमा अगाडि बढिरहेको छु धेरै कुरा सिक्नै छ अझै है अवश्य पनि यो समस्या त छ होइन एकजना साथी मेरो हुनुहुन्छ उहाँले पनि भन्दै हुनुहुन्थ्यो जस्तो गजलकारहरू अहिले पछिल्लो समयमा त्यतिकै रहरै रहरमा गजल सङ्ग्रह निकाल्ने होइन पछि चाहिँ त्यो चटपट बेच्ने हुन्छ नि चटपटले चाहिँ त्यो कागज गजलको कागजमा चाहिँ चटपट बेचिरह होइन एकदम त्यस्तो पनि हुन्छ कसैलाई चाहिँ ल मेरो गजल सङ्ग्रह उपहार लैजा पढ भनेर चाहिँ दिने होइन दराजमा राख्ने खालको चाहिँ त्यो त्यो भने चाहिँ गजलको विकास नहुनु एकदम एकदमै गजल प्रभावकारी नहुनु र त्यसैले गजल यो साहित्यमा साहित्य विधामा लाग्ने अब हुन्छ नि कुनै सर्जकहरू हुनुहुन्छ होला कसैलाई मनपर्छ होला हजुर त्यस्तो सर्जकहरूको लागि चाहिँ तपाईँ के भन्नुहुन्छ म के भन्छु भने नयाँ सर्जकहरूलाई साहित्यमा लाग्नु भएकोलाई तपाईँहरू अध्ययन गर्नुहोस् निखार्थ ल्याउनुहोस् हाम्रो बानी के छ भने एउटा गजल पढेर चाहिँ हामी सयवटा गजल लेख्ने आँट गर्छौँ Mhm. सयवटा गजल पढौँ अनि एउटा लेखौँ अवश्य mhm. पनि उत्कृष्ट हुन्छ तपाईँलाई खोज्छ मान्छेले किनभने लेख्नेलाई लेख्नलाई खोज्छ नि हो mhm. कि होइन यहाँ त लेख्नेले लेख्नलाई खोज्छ नि अहिले त हो त्यसैले तपाईँहरू अध्ययन गर्नुहोस् र निरन्तर रूपमा चाहिँ आफ्नो लगनशीलतालाई अगाडि बढाउनुहोस् अवश्य पनि सफल हुनुहुन्छ गजल सङ्ग्रह निकालेपछि म गजलकार हो होइन गजलकार जतिसुकै राम्रो गजल लेखेँ भने होइन गजल सङ्ग्रह ननिकालेसम्म चाहिँ गजलकार होइन होइन गजलकार त्यसलाई हो भनेर चाहिँ हामी त्यो कुनै आधारै भेटाउँदैनौँ र हाम्रो यो के छ भने संस्कार गजल सङ्ग्रह निकालेपछि टिका लगाएपछि गजलकार हो भनेर चाहिँ साबित गरिदिने क्या त्यस्तो त्यस्तो हेर्नुहोस् म यसको विरोधी हेर्नुहोस् नेपाली समाजमा आर्थिक रूपले पछाडि परेका लेखकहरू कैयौँ छन् बुझ्नु भयो नि पैसावालाहरूले चाहिँ त्यो रचनाको कुनै म फेरि लेख्नेहरूलाई किताब निकालेको उहाँको विरोध गर्न खोज्या होइन हाम्रो नेपाली समाजमा किताब निकालेको मात्र साहित्यकार हो मुक्तकार हो गजलकार हो भन्ने यो जुन समाज छ यसको विरोधी हो म हामी लेख्नेलाई साहित्यकार मान्नुपर्छ मेरो भनाइ त्यो हो गरिबीको कारणले निकाल्न नसकेको अवस्था छ नि त नेपाली समाजमा होइन कयौँ व्यक्तिहरू त्यस्ता हुनुहुन्छ म के भन्छु भने तपाईँहरू के बुझ्नु लेख्ने साहित्यकार हो हेर्नुहोस् उसले राम्रो लेख्छ भने त्यो साहित्यकार हो यी कुरालाई यहीँनिर थाती राख्दै तपाईँलाई केही सिर्जनाहरू सुनाउनको लागि आग्रह गर्छु गजलहरू पनि लेख्नु भएको छ खास त मुक्तक लेख्छु भनेर भन्नुभएको छ होइन के सुनाउनु म मुक्तक सुनाउँछु एउटा तपाईँलाई यो प्रणयमै आधारित छ परिवारमा सबैकी सम्पत्ति भएकी छौ सोच मेरो मनमा झन् कति भएकी छौ परिवारमा सबैकी सम्पत्ति भएकी छौ सोच मेरो मनमा झन् कति भएकी छौ अप्ठ्यारो महसुस हुने कुनै काम नगर्नु प्रिय अप्ठ्यारो महसुस हुने कुनै काम नगर्नु प्रिय केही समय भयो तिमी गर्भवती भएकी छौ <laughs> एकदमै यो एउटा श्रीमानले एउटा श्रीमानले आफ्नो श्रीमतीलाई सम्झाएको यस्तो यस्तो कुराहरू लेख्नुहुन्छ एउटा कुरा तपाईँ म्यारिड होइन मैले विवाह गरेको छैन छैन हजुर जे कुराहरू चाहिँ तपाईँ धेरै गहिरिएर धेरै सोचेर लेख्नुहुन्छ मैले भने नि म डुबेर लेख्छु एउटा डुबेर लेखिएका शब्दहरू निकै मिठा हुन्छन् है एकदमै धेरैले त्यही भन्नुहुन्छ र म फेरि सुनाउनुमा आग्रह गर्छु म तपाईँको लागि धेरै सिर्जनाहरू केही रचनाहरू होइन गजलहरू मुक्तकहरू म फेरि पनि मुक्तक सुनाउँछु हुन त गजलको कार्यक्रम हो यो म विशेष मुक्तक लेख्ने भएको र म गजल पनि लेख्छु तर विशेष म मुक्तकतिरै केन्द्रित गर्न चाहन्छु यहाँहरूलाई एउटा यो बामा किनेर पाउने छैन बामा किनेर पाउने छैन त्यसैले कदापि रोवाउने छैन तिमी आएपछि घर भाँडिन्छ भने तिमी आएपछि घर भाँडिन्छ भने अन्तै जाऊ म पछुताउने छैन <laughs> निकै सुन्दर मुक्त वाचन गर्नुभयो मलाई अलिकति अचम्म लागिरहेछ होइन जस्तो म अहिलेसम्म जतिसँग कुराकानी गरेँ होइन उहाँहरूले चाहिँ टक्क पढेर होइन कागजमा डायरी पढेर डायरीबाट पढेर चाहिँ भन्ने गर्नुहुन्छ तपाईँ चाहिँ एकदम मुखार बिन्दुबाट होइन नहेरिकन भनि भनिरहनु भएको छ कसरी सम्झिनुहुन्छ आफूले लेखेका यो यस्तो छ हेर्नुहोस् मेरो के थियो भने म पहिल्यैदेखि म सानैदेखि पढ्दा पनि एकचोटि पढाएको कुराहरूलाई याद हुन्थ्यो मलाई होइन अहिलेसम्म पनि त्यस्तै छ म तपाईँहरूलाई यता पढाइको कुरा जोड्दा म बिएससीको स्टुडेन्ट पनि हो बिएससी मेरो अहिले थर्ड इयरमा पढ्दैछु र मलाई एकचोटि लेखेको रचना याद हुन्छ प्राय यसैले पनि म आफूले लेखेका रचनाहरू धेरै सम्झिन्छु भनेपछि तपाईँ जहाँ गएर पनि सुनाउन सक्नुहुन्छ एकदम म म अहिलेसम्म जति पनि कार्यक्रममा जान्छु म हेरेर सुनाउँदिनँ स्टेजमा होस् चाहे रेडियोको इन्टरभ्यूमा होस् म जहाँ पनि यसरी नै सुनाउँछु प्रायः हो कतिपयको समस्या यस्तो हुन्छ लेख्न त लेख्नुहुन्छ डायरीमा लेख्नुहुन्छ होइन डायरी ल्याएको ल्याएको छैन होइन सम्झिया छैन भनेर त्यस्तो समस्या पनि हुन्छ नि कतिपयको होइन ठिक छ अनि फेरि म तपाईँको लागि गजल सुनाउनको लागि नै आग्रह गर्छु होइन धेरै सृजना सुनाऊ हामीसँग केही समय मात्र बाँकी छ म एउटा गजल सुनाउँछु अलिकति अनौठो पाराको गजल छ यहाँहरूले कसरी बुझ्नुहुन्छ होइन गजल बुझ्नेहरू पनि थरी थरीका हुनुहुन्छ पछिल्लो समयमा होइन यो श्रोताको मूल्याङ्कन रहनेछ कस्तो भयो भन्ने कुरा झिना मसिना कुरामा कराएर दिमाग खराब गर्छ झिना मसिना कुरामा कराएर दिमाग खराब गर्छ म रिसाउँछु उसले फकाएर दिमाग खराब गर्छ झिना मसिना कुरामा कराएर दिमाग खराब गर्छ मरिसाउँछु उसले फकाएर दिमाग खराब गर्छ न पन्न दिन्छ न कुनै काम नै गर्न दिन्छ न पन्न दिन्छ न कुनै काम नै गर्न दिन्छ हर्प तिम्रो याद आएर दिमाग खराब गर्छ <laughs> तराईमा बसाई सर्नुको बाध्यता रहेछ किसानको तराईमा बसाई सर्नुको बाध्यता रहेछ किसानको पहाडमा बाँदरले खेती खाएर दिमाग खराब गर्छ <laughs> केही युवतीहरू सडकमा यस्तो भन्दै थिए केही युवतीहरू सडकमा यस्तो भन्दै थिए कलेजमा सरले आँखा जुदाएर दिमाग खराब गर्छ पशुपतिनाथले एक दिन रिसाउँदै भन्ने छन् पशुपतिनाथले एक दिन रिसाउँदै भन्ने छन् मलाई यो काठमाडौँ गनाएर दिमाग खराब गर्छ <laughs> झिना मसिना कुरामा कराएर दिमाग खराब गर्छ म रिसाउँछु उसले फकाएर दिमाग खराब गर्छ र युवराजी हजुर हामी प्रसङ्ग बदलौँ तपाईँको परिवारमा को को हुनुहुन्छ तपाईँको पारिवारिक परिवारमा मेरो बाबा मम्मी अनि दुईजना बहिनी र म अनि तपाईँले यो साहित्य लेख्नुहुन्छ जुन मुक्तकहरू गजलहरू होइन घर मम्मी बाबालाई सुनाउनुहुन्छ मैले मम्मीलाई सुनाउँछु मम्मीले बित्तिकै पहिला त अलिकति गाली गर्नुहुन्थ्यो त्यो कविहरूको स्वभाव गर्नुहुन्थ्यो उहाँले पछि पछि मैले जुन यथार्थवादी हुन्छ नि यथार्थ बोकेका रचनाहरू सुनाउन थालेँ त्यसपछि चाहिँ अलिकति रमाइलो लाग्न थाल्यो मलाई आनन्द आउँछ त्यो सुनेपछि भन्नुहुन्छ कहिलेकाहीँ चाहिँ कवि हो यो कवि कहिलेकाहीँ कहिलेकाहीँ मात्रै हिँड्छ पढाइमा पनि ध्यानै छैन भन्नुहुन्छ <laughs> त्यही छ सपोर्ट छ मलाई घरबाट अहिले पछिल्लो समयमा ए ए ठिक छ अनि तपाईँ जस्तो प्राय यो गजल स्टेजमा होइन मेहफिल त्यस्तोमा जानुहुन्छ कि जानुहुन्छ एकदम म सकेसम्म जान्छु म लगभग धेरै जिल्लाहरूमा पनि गइसकेको छु अहिले कार्यक्रमहरूमा पछिल्लो समय पनि हामी भर्खरै गुल्मी गएर त्यहाँ गुल्मेली श्रेष्ठहरूले बिजारोपण भन्ने एउटा किताब विमोचन गर्नुभएको थियो र त्यहाँ पनि हामी योगिनका साथीहरू गएथ्यौँ विमोचनमा हुन्छ नि धेरै जिल्लाहरू घुम्नु भएको छ धेरै ठाउँमा पुग्नु भएको छ हजुर थाहा पाउनुभयो होला नि त यहाँको साहित्य र उहाँको साहित्यको सम्बन्ध के छ यस्तो छ हेर्नु साहित्यको सम्बन्ध अब पहाडी जिल्लाहरूमा अलिकति कमै देखिरहेको छु मैले होइन र अब जस्तै काठमाडौँ नारायणघाट चितवन पोखरामा हेर्नु भने त्यहाँ चाहिँ एकदम उर्लेका गजलहरू रचनाहरू सुन्न पाइन्छ पहाडी क्षेत्रमा अझै पनि के छ भने अग्रज व्यक्तित्व हुनुहुन्छ नि उहाँहरूले चाहिँ हामी जस्तो सिकिँदै गरेको अवस्थाको लागि सपोर्ट नगर्ने त्यो चाहिँ एउटा कमजोरी देखे जे प्रयास राम्रो छ साथीहरूको हरेक क्षेत्रको होइन हामीसँग गएपछि हुन त म पनि सिक्दै गरेको मान्छे हो होइन कहिले पनि सिकेर पूर्णता मान्छे कहिले पनि हुँदैन यस्तो गर्नु पऱ्यो उस्तो गर्नु पऱ्यो कहिले कहिले रचनाहरू लेख्नुहुन्छ नि पठाउनुहुन्छ के गर्ने होला भन्नुहुन्छ हुन त अग्रज सोचेर होला तर म अग्रज होइन म पनि सिक्दै गरेको मान्छे हो होइन हिजो मलाई चाहिँ कसैले सिकाएन मेरै गुरुहरू मैले प्लस टू पढ्दाखेरि मैले एकजना मान्छे मात्र भेटेको रामप्रसाद ग्यावली भन्ने उपप्राध्यापक पनि हुनुहुन्छ त्रिचन्द्रको उहाँले चाहिँ मलाई एकदम गाइड गर्नुभयो म त्यति बेला गजल भनेर कविता लेख्थेँ अनि दुई दुई शेरको एक दुई दुई लाइनको एक एक शेरको चाहिँ कविता स्टाइलले लेख्थेँ होइन उहाँले चाहिँ प्रेरणा दिनुभयो गजल चिनाइदिनु भयो र अहिले चाहिँ म के भन्छु भने मैले मेरो भाइ बहिनीहरूलाई जुन हामीसँग सिक्न खोज्नुहुन्छ उहाँलाई चाहिँ एउटा मार्गदर्शन गर्छु आफूले जानेको कुरा सेयर गर्छु र नेपालका धेरै जिल्लामा घुम्दाखेरि जोस् साहित्य अगाडि छ अहिले धेरै रुचि मान्छेको धेरैको अगाडि छ हेर्नुहोस् अवश्य पनि अनि तपाईँले कतिको बुझ्नु भएको छ यो नवलपरासी चाहिँ साहित्यले कतिको अगाडि छ नवलपरासीलाई साहित्यले चिनाएको छ कि नवलपरासीले चाहिँ साहित्यलाई चिनाएको छ नवलपरासीमा पनि अग्रज व्यक्तित्वहरू हुनुहुन्छ यहीँ हामी वर्धघाटको कुरा गरौँ भने पनि घनश्याम परिश्रमी हुनुहुन्छ डाक्टर घनश्याम परिश्रमी गजल विधाबाट विद्यावादी गर्नुभएको छ यहाँ चाहिँ एकजना मैले बुवाको नाम भुलेँ उहाँको उहाँको गज के मुक्तक सङ्ग्रह बेलाको बोलीमा विमोचनमा म आएको थिएँ श्रेष्ठ बुवा हुनुहुन्छ एकजना मैले नाम अहिले सम्झिनँ लगायतका श्याम उपाने सर हुनुहुन्छ भुमैको जस अगाडि छ नवलप्रासी पनि बाबु त्रिपाठी भन्ने एकजना गजलकार हुनुहुन्छ उहाँ पनि उहाँको पनि जन्म क्षेत्र भनेको नवलप्रासी हो लगायतका धेरै हुनुहुन्छ नवलप्रासी पनि अगाडि छ अवश्य पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ होइन यो पहिलो चरणको र अब तपाईँको लागि तपाईँलाई म एउटा मुक्तक सुनाउन आग्रह गर्छु हुन्छ म एउटा मुक्तक सुनाउँछु प्रणयमै आधारित भगवानबाट प्रणाम भएर होला हामीमा एक लगाम भएर होला भगवानबाट प्रणाम भएर होला हामीमा एक लगाम भएर होला भेट भएपछि छुट्टी नै गाह्रो पर्छ तिमी चुम्बक म फलाम भएर <laughs> अवश्य पनि निकै सुन्दर मुक्त सुनाउनु भयो है रमाइलो गरिदिनु भयो तपाईँले तपाईँहरूले अवसर दिनुभयो यो छोटो समयमा हामी धेरै कुराकानी गर्छौँ भन्ने मनसायले र तपाईँका सिर्जनाहरू पनि सुन्ने एउटा मनसाय भएको हुनाले होइन यो छोटो समयमा जति कुराकानी गरियो यो कुराबाट यो कुरा सुनेर तपाईँका सिर्जना सुनेर होइन रचना सुनेर तपाईँलाई कसैले कन्ट्याक्ट गर्न खोज्यो अथवा तपाईँबाट केही कुरा सिक्न खोज्यो त्यसको लागि तपाईँलाई चाहिँ सम्पर्क गर्ने कुनै माध्यम म अहिले हामी फेसबुक युज गर्नुहुन्छ धेरैजना साथीहरूले धेरै लेख्ने मान्छेले पनि फेसबुक युज गर्नुहुन्छ त्यसको लागि म फेसबुक आइडी र मेरो फोन नम्बर दिन्छु Facebook ID W W W dot Facebook dot com slash Yuvraj dot Lami Chhane U V A R A J dot याल यो फेसबुक आइडी मेरो फोन नम्बर अन्ठानब्बे पाँच सत्तरी चौतिस एक सय चार अन्ठानब्बे पाँच सत्तरी चौतिस एक सय चारमा फोन गर्दा तपाईँलाई भेटाउन सकिन्छ एकदम मलाई चाहिँ अब तपाईँले कार्यक्रम सुनेर सल्लाह सुझाव दिन सक्नुहुन्छ हामीले जानेको कुरा तपाईँलाई तपाईँले जानेको कुरा हामीलाई सिकाउन सक्नुहुन्छ त्यसरी सम्बन्ध अगाडि बढाउन सक्नुहुन्छ हुन्छ युवराज चाहिँ कार्यक्रममा आइदिनु भयो निकै रमाइलो गराइदिनु भयो होइन तपाईँका मुक्तक सुनेर यहाँको यो मेफिल यो रातको मेफिल निकै तात्यो निकै रमाइलो लाग्यो मलाई अनि यो मिठो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद एकदम तपाईँले पनि यो अवसर प्रदान गर्नुभयो त्यसको लागि तपाईँप्रति आभारी छौँ हामी म लगायत मेरो युगिन साहित्य समाज रूपन्दै नै आभारी छ तपाईँप्रति र विशेष गरी दाउन्ने परिवारलाई सबैलाई धन्यवाद दिन्छु म पनि अनि जाँदा जाँदै तपाईँको एउटा मुक्तक सुन्दै यो पहिलो चरणबाट हामी विदा हुन्छ हुन्छ म मुक्तक राख्छु प्रिय मलाई नखोज्ने किन हो हाम्रो जिन्दगी नसोच्ने किन हो प्रिय मलाई नखोज्ने किन हो हाम्रो जिन्दगी नसोच्ने किन हो हरपल तलब कति छ भन्छौ हरपल तलब कति छ भन्छौ सन्चो बिसन्चो नसोध्ने किन हो धन्यवाद यहाँलाई नेपाली साहित्य र भाषाको उन्नयनमा उत्साहका साथ यात्रारत एउटा शब्द शिविर कार्यक्रम गजल ठुङ्गा गजल ठुङ्गा ए राम ए हरि सुस्ता हाम्रै हो ए राम ए हरि सुस्ता हाम्रै हो बचाउने के गरी सुस्ता हाम्रै हो ए राम ए हरि सुस्ता हाम्रै हो आँसु लाग्छ नेपालीको ए छिमेकी आँसु लाग्छ नेपालीको ए छिमेकी नरुवाउ यसरी सुस्त हाम्रै हो बचाउने के गरी सुस्त हाम्रै हो तयार छौ गोली खान र खुवाउन तयार छौ गोली खान र खुवाउन जे पर्ला जान्छ टरी सुस्त हाम्रै हो नरुवाउ यसरी सुस्त हाम्रै हो सरकारले कान नसुने पनि सरकारले कान नसुने पनि भन्दैछ बिचरी सुस्ता हाम्रै हो जे पर्ला जान्छ टरी सुस्ता हाम्रै हो कलम खुस चाहे जिब्रो काट कलम खुस चाहे जिब्रो काट म भन्छु सधैँभरि सुस्ता हाम्रै हो ए राम ए हरि सुस्ता हाम्रै हो बचाउने के गरी सुस्ता हाम्रै हो समीर सार भट्टराईको यसै गजलसँगै कार्यक्रम कार्यक्रम थुङ्गाको दोस्रो चरणमा यहाँहरूलाई पुनः स्वागत छ मतिपुर आठ कोपिल वस्तुका सर्जक समीर सायर भट्टराईसँग कुराकानी गर्दैछौँ समीरजी कार्यक्रम गजल थुङ्गामा यहाँलाई स्वागत छ धन्यवाद डिएनकेजी अनि यो गजलको यो साहित्यको यात्रा कसरी अगाडि बढाउँदै हुनुहुन्छ पक्कै पनि डिएनकेजी कसरी भन्दा पनि सबैले जसरी बिताउनुहुन्छ वास्तवमा भन्नुपर्दा उहीतिर त्यो रहेछ अभ्यास नै भन्नुपर्छ अभ्यास गर्दै नै बितिरहेको छ भन्नुपर्छ डिएनकेजी साहित्यिक यात्रा यो साहित्य विधामा लाग्नु भएको छ होइन गजल पनि कोर्नुहुन्छ र यसरी हाम्रो भेटघाट भएको छ यो गजलले नै हाम्रो भेट भेटघाट भेट गराएको होइन र तपाईँले यो साहित्य गजल लेख्नको लागि चाहिँ कहिलेदेखि सुरुवात गर्नुभयो कहिलेदेखि चाहिँ कलम चलाउनु भयो पक्कै पनि औपचारिक रूपमा मैले यो गजल विधाको सैद्धान्तिक नियमहरू ज्ञानहरू चाहिँ दुई हजार करिब करिब त्रिसठी चौसठी सालतिर एउटा सृजनशील साहित्य समाज मतिपुर चार कपिल वस्तुले सो संस्थाले आयोजना गरेको एउटा प्रशिक्षण कार्यक्रम थियो सो प्रशिक्षण कार्यक्रमबाट नै मैले सैद्धान्तिक ज्ञानहरू हासिल गरेको थिएँ भने त्यस पश्चात म चाहिँ अलिकति शून्य अवस्थामा नै बसिरहेको थिएँ गजलहरू लेखन कार्य पनि भएको थिएन र अध्ययन कार्य पनि भएको थिएन तर बिस्तारै यसलाई यो कार्यलाई चाहिँ निरन्तरता दिएको करिब करिब दुई वर्ष जति भयो भन्दा फर्क्नु पर्दा डिएनबेजी म तपाईँको नाम ठेगाना मात्र भने होइन तपाईँले चाहिँ आफूलाई चिनाउनु पर्दा चाहिँ कसरी चिनाउनुहुन्छ पक्कै पनि आफूलाई चिनाउनु पर्दा डिएनकेजी म यति बेला साहित्यिक क्षेत्रको कुरा गर्नुपर्दा म चाहिँ दधि स्मृति साहित्यिक प्रतिष्ठान नामक संस्था गठन गरेका छौँ हामीले कपिल वस्तुमा र सो संस्थाको म चाहिँ संस्थापक सचिव र अहिले हालको पनि सचिव नै रहेको छु भने छन्दवादी समाज नेपाल केन्द्रीय साध्यक्ष पनि रहेको छु र त्यसै कार्यगत हिसाबमा कुरा गर्नुपर्दा म भिरकुटी डेभलपमेन्ट ब्याङ्क मुर्गिया शाखा रुबन्दी मुर्गिया शाखामा कार्यरत छु करिब करिब पाँच वर्षदेखि कार्यरत छु भिरकुटी डेभलपमेन्ट ब्याङ्कमा र सामुदायिक रेडियो बुद्ध आवाजसँग म पनि आबद्ध छु डिएनकेजी अवश्य पनि तपाईँ आफैमा पनि सञ्चारकर्मी हुनुहुन्छ र धेरै संस्थामा आबद्ध हुनुहुन्छ होइन ल अरू कुराकानी हामी गर्दै गरौँला तपाईँका गजल सुन्न हामी आतुर छौँ पक्कै पनि एउटा गजल छ मसँग यति बेला गजल वाचन गर्न गइरहेको छु मलाई मन पराउने हजार भेटिए मलाई मन पराउने हजार भेटिए कोही शुक्र त कोही आइतबार भेटिए यो मुठु यो धड्कन सबै तिम्रै यो भन्छन् यो मुटु यो धड्कन सबै तिम्रै यो भन्छन् अनि सर्वस्व लुटाउन तयार भेटिए कोही शुक्र त कोही आइतबार भेटिए यो देश चप्रिनलाई समय लाग्दैन थियो यो देश सप्रिनलाई समय लाग्दैन थियो सबै मान्छेहरूमा उच्च विचार भेटिए कोही शुक्र त कोही आइतबार भेटिए म रात दिन नभनी लेखिरहन्थे होला म रात दिन नभनी लेखिरहन्थे होला गजल सुनाएर नै उपहार भेटिए अनि सर्वस्व लुटाउन तयार भेटिए एक्कासी एक्कासी उस्कु र मेरो जम्का भेट भयो एक्कासी उस्कु र मेरो जम्का भेट भयो भन्थ्यो अरे बाटोमा गजलकार भेटिए मलाई मन पराउने हजार भेटिए कोही शुक्र त कोही आइतबार भेटिए मलाई मन पराउने हजार भेटिए निकै सुन्दर गजल वाचन गरेर सुनाउनु भयो अनि गजल लेख्दा चाहिँ तपाईँले कस्तो कुन हुन्छ नि गजल चाहिँ कसैले एकान्तमा गएर हुन्छ नि कस्तो अवस्थामा चाहिँ गजल पक्कै पनि यो बडो सान्दर्भिक कुराहरू उठाउनु भयो ज्ञानकीजी गजल लेखनको विषयलाई लिनुपर्दा सबैले भन्ने गर्नुहुन्छ साहित्य एकाग्रतामा सृजना हुने गर्दछ अलिकति भावुक भएर लेखिन्छ एकाग्रतामा सबैको जस्तै मेरो पनि एकाग्रतामै लेख्ने गर्छु सृजनाहरू गर्ने गर्छु तर यो गजलहरू फुर्ने क्रम भने कहिलेकाहीँ बाटोमा हिँड्दा हिँड्दै पनि कुनै वस्तुहरूलाई देखेर कुनै वस्तुप्रति लगाव भएर कुनै वस्तुस्थितिसँग अलिकति मनमा चस्तो छुन गयो भने त्यति बेला नै मतलाहरू फुर्छन् शेरहरू फुर्छन् अनि यसो काफियाहरू खोजेर टाकटुको जोड्ने गरिन्छ डिएनके अवश्य पनि होइन जस्तो कतिपय गजलकारहरू निकै चलेका गजलकारहरूले पनि गजल पुरा गर्नको लागि कहिले तिन महिना लाग्यो छ महिना लाग्यो पनि भन्नुहुन्छ त्यो पनि हुन्छ समस्या समस्या पक्कै पनि गजल कोर्नु पर्दा अत्यन्तै हतारमा भन्दा पनि गजललाई चाहिँ अलिकति अध्ययन गरेर विश्लेषण गरेर अलिकति केही समयसँग आफूसँग राखेर परिमार्जित गर्दै गर्दै गजलहरू लेखियो त्यही अलिकति शानदार गजल अलिकति उत्कृष्ट गजलहरू पनि जिन्दगीको कुनै कालखण्ड आरोह अवरोहमा लेखिएका ती शब्दहरू निकै मिठा हुन्छन् तिनै शब्दहरूलाई चाहिँ हामी चाहिँ समायोजन गरेर होइन गजल बनाइयो भने अनि सुन्दर बन्न सक्छन् भन्ने तपाईँको कुरो ल ठिक छ हामी यस्ता कुराहरू गर्नेछौँ कार्यक्रम गजल थुङ्गामा र म तपाईँलाई फेरि अर्को गजल सुनाउनको लागि आग्रह गरेँ पक्कै पनि अलिकति गहिरो मुसलसल शैलीमा लेखिएको गजल चाहिँ हो बेहोसी हुन्छु शराबले साँझ परेपछि बेहोसी भन्जु शराबले साँझ परेपछि पिइन्छ यार तनावले साँझ परेपछि रमाए प्रिय दिनभरि तिम्रो सम्झनामा रमाए प्रिय दिनभरि तिम्रो सम्झनामा सतायो किन गुलाबले साँझ परेपछि पिइन्छ यार तनावले साँझ परेपछि जब ती तिम्रा नयनले प्रश्न गर्न थाले जब ती तिम्रा नयनले प्रश्न गर्न थाले चर्कियो छाती दबावले साँझ परेपछि सतायो किन गुलाबले साँझ परेपछि नआए मेरो झुपडीमा भोको पेट लिई नआए मेरो झुपडीमा भोको पेट लिई बल्दैन चुलो अभावले साँझ परेपछि बेहोसी हुन्छु शराबले साँझ परेपछि पिहिन्छ यार तनावले साँझ परेपछि पिहिन्छ यार तनावले साँझ परेपछि हो पनि निकै सुन्दर गजल वाचन गर्नुभयो यो गजलको दोस्रो शेर वाचन गर्न म फेरि आग्रह गरेँ पके पनि डिएनकेजी रमाए प्रिय दिनभरि तिम्रो सम्झनामा रमाए प्रिय दिनभरि तिम्रो सम्झनामा सतायो किन गुलाबले साँझ परेपछि रमाए प्रिय दिनभरि तिम्रो सम्झनामा सतायो किन गुलाबले साँझ परेपछि कस्तो निकै गहिरो भाव यी गजलका शेरहरू प्रत्येक शेरले फरक फरक भाव उठाएका छन् होइन यस्ता शब्दहरू कसरी फुर्छन् यो एउटा शब्दहरू मस्तिष्कमा खेल्ने क्रममा कतैबाट आफूमा पक्कै पनि यो एउटा बडो रमाइलो प्रसङ्गको उठान गर्नुभयो भनिन्छ साहित्य कुनै घटित घटनाहरूबाट नै सिर्जना हुने गर्छ तर कतिपय अवस्थामा यो लागू नहुन पनि सक्छ डिएनकेजी कतिपय हर कुराहरू लागू नै हुन्छन् भन्ने पनि छैन यो हुन पनि सक्छ सहयोग हुन पनि सक्छ डिएनकेजी अवश्य त्यो पनि हो तर पनि यस्ता गहिरा भावहरू सुन्न पाउँदा होइन बुझ्न पाउँदा चाहिँ कता कता शङ्का पनि लाग्न सक्छ होइन <laughs> ठिक छ उठाउनु भयो अनि हामी तपाईँका गजलहरू सुनिरहेका छौँ तपाईँले यो साहित्यको विधामा कुन विधामा चाहिँ धेरै कलम चलाउनुहुन्छ अरू पनि लेख्नुहुन्छ कि अन्य विधाहरूमा पनि मैले कलम त चलाएको छु तर अहिले चाहिँ जुन एउटा सञ्जाल छ सामाजिक सञ्जाल फेसबुक अथवा अन्य मेहफिलहरूमा पनि मलाई समीर सायर भन्ने बित्तिकै गजल विधामा मात्र सबैले चिन्नुभएको छ र अहिलेसम्म म एक गजल विधा नै लेख्छु भन्न रुचाउँछु तपाईँले मेहफिलको कुरा उठाउनु भयो होइन जस्तो स्टेज कार्यक्रमहरू हुन्छ नि त्यस्तो कार्यक्रममा चाहिँ तपाईँको सहभागिता कतिको रहन्छ पक्कै पनि डिएनकेजी म चाहिँ हाम्रो यो रूपन्देही क्षेत्रमा हुने कार्यक्रमहरूदेखि लिएर सकेसम्म समय मिलेसम्म फुर्सद भएसम्म आफ्नो कार्यव्यस्तताका बावजुद पनि उपस्थिति जनाउने गर्छु सबै क्षेत्रमा पुग्ने गरेको छु यो माफै भन्नुभन्दा पनि अन्य पाठकहरूले अन्य साथीहरूले मूल्याङ्कन गर्ने कुरा हो समीर सायर कतिको हिँड्छ महफिलहरूमा कतिको जान्छ कार्यक्रमहरूमा कतिको उपस्थित हुन्छ भन्ने कुरा अनि यो रूपन्देहीमा साहित्यको अवस्था कस्तो छ पक्कै पनि हाम्रो रूपन्देहीमा भन्नुपर्दा राम्रो छ डिएनकेजी लुम्बिनी बाङ्गुमै प्रतिष्ठान छ त्यस्तै गरी हाम्रो यो देवद क्षेत्रमा युगिन साहित्य समाजले अत्यन्तै राम्रो कामहरू गरिरहेको छ विनोदजीहरू हुनुहुन्छ विनोद उदयहरू हुनुहुन्छ युगाज लामिछानेहरू हुनुहुन्छ यज्ञ उपानी दिपकहरू हुनुहुन्छ सुशील सापकोटाजीहरू हुनुहुन्छ उहाँहरू हर रात हर दिन कटिबद्ध भएर लाग्नु भएको छ यो साहित्यको उन्नयनमा उत्थानमा उहाँहरूको यो प्रयास प्रयासले अत्यन्तै सराहनीय सामुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु उहाँहरूको यो कदमलाई अवश्य पनि सारजी जस्तो अघि तपाईँले यो सामाजिक सञ्जालको कुरा उठाउनु भयो होइन यो जुन अहिले प्रवासमा धेरै नेपालीहरू हुनुहुन्छ उहाँहरूले गजल लेख्नुहुन्छ कोर्नुहुन्छ र उहाँ प्रवास र नेपालमै स्वदेशमै बसेर लेख्ने गजलकारहरू होइन जुन यो साहित्यको सम्बन्ध चाहिँ कस्तो छ जस्तो लाग्छ तपाईँलाई धेरै मित्रहरू हुनुहुन्छ प्रवासमा बसेर पनि अत्यन्तै उत्कृष्ट गजल विधामा कलम चलाउनु भएको छ अन्य साहित्यिक विधाहरूमा पनि कलम चलाउनु भएको छ र नेपालमै बसेर पनि गजल विधाहरूमा कलम चलाउनु भएको छ अन्य विधाहरूमा पनि कलम चलाउनु भएको छ यो सामाजिक सञ्जाल एउटा यस्तो मध्यस्थकर्ताको काम गरिरहेको छ कि हामी यहाँ बसेर पनि विदेशका अग्रजहरू सर्जकहरूसँग हामीले चाहिँ आफ्ना भावनाहरू गजलहरू साटासाट गर्न पाएका छौँ उहाँहरूले पनि आफ्ना गजलहरू ट्याग गर्नुहुन्छ सुझाव माग्नुहुन्छ सल्लाह माग्नुहुन्छ यो अत्यन्तै अनुन्यासित सम्बन्ध छ जस्तो लाग्छ मलाई फेसबुकले अथवा सामाजिक सञ्जालहरूले भनौँ एउटा मध्यस्थकर्ताको काम गरेको छ र यो जस्तो हुन्छ नि यही कुरालाई जोडौँ रूपन्देही नवलपरासी र अन्य जिल्लाहरूको यो साहित्यको सम्बन्ध कस्तो छ तपाईँ अरू जिल्लामा पनि जानु भएको छ होला नि त अन्य जिल्लामा म अलिकति घुमेको त छु डिएनकेजी तर अन्य जिल्लाको कुरा गर्दाखेरि सबैभन्दा ठुलो कुरो साहित्यका कार्यक्रमहरू सञ्चालन गर्न मन मात्र भएर पनि नपुग्दो रहेछ अलिकति आर्थिक हिसाबले पनि अलिकति संस्था मजबुतहरू भयो भने त्यही त्यही किसिमको कार्यक्रमहरू हुने गर्छ राम्रो छ भन्नुपर्छ अब हामीले कमेन्ट गर्नुभन्दा पनि हामीले चाहिँ राम्रो पक्षहरू त्यसको चाहिँ औल्याउन सक्यो भने अझ राम्रो प्रभावकारी हुन्छ कि जस्तो लाग्छ राम्रो छ रूपन्देही नवलपरासी वस्तु क्षेत्रमा पनि साहित्यिक कार्यक्रमहरू हुन्छ वस्तुमा पनि छन्दवादी समाज नेपाल दधी स्मृति साहित्यिक प्रतिष्ठान अनि पश्चिम कपिलवस्तुमा सिलगढी साहित्यिक संगम लगायतका संस्थाहरू अत्यन्तै क्रियाशील भएर लागिरहेका छन् र साहित्यिक अनुष्ठानहरू सञ्चालन गरिरहेका छन् डिएनकेजी यो चाहिँ अत्यन्तै राम्रो काम समीरजी धेरै कुरा सुनाउनु भयो जानकारी गराउनु भयो तपाईँको नामै मिठो समीर <laughs> सायर भट्टराई <laughs> अवश्य पनि अनि समीरलाई मनपर्ने गजलकार हुन्छ नि मलाई यो गजलकारको चाहिँ गजल मलाई पढौँ पढौँ जस्तो लाग्ने अथवा साह्रै मनपर्ने त्यस्तो खालको कुनै मनपर्ने यस्तो छ डियानगीजी मनपर्ने गजलकारहरू धेरै हुनुहुन्छ उहाँहरूलाई नाम तोक्दाखेरि अलिकति उहाँहरूलाई अन्याय गरेको हो कि जस्तो लाग्छ एक दुईजनाको मात्र होइन नेपालमा गजल स्रष्टाहरू सर्जकहरू धेरै हुनुहुन्छ हुन्छन् कहिले काहीँ चाहिँ त्यो त्यो गजलकारको गजल नपढी मनले नमान्ने क्या पढ्न पाए पनि हुन्थ्यो होइन कति बेला पढौँ पढौँ जस्तो हुन्छ नि त एकदम आफूलाई मन परेको हुन्छ हाम्रो चाहिँ डाक्टर कृष्ण बरालका गजलहरू पनि अत्यन्तै मनपर्छ त्यस्तै गरी बाबु त्रिपाठी दाईका गजलहरू पनि मनपर्छ पछिल्लो चरणमा लक्ष्मण मिलन विश्वका गजलहरू पनि धेरै राम्रो लाग्छ मलाई लगायतका हाम्रो हुनुहुन्छ गुल्मीका श्रेष्ठ इन्धनदेवी भण्डारी लगायतका थुप्रै मित्रहरू हुनुहुन्छ उहाँहरूको नाम चाहिँ मैले केही साथीहरूको मात्रै नाम लेख्दा अलिकति अन्याय गरेको जस्तो लाग्छ तर पनि धेरै हुनुहुन्छ हाम्रो युगिनका मनिष पाण्डे प्रयास हुनुहुन्छ उहाँले पनि अत्यन्तै दमदार गजलहरू लेख्नुहुन्छ युगाजीकै गजलहरू पनि अत्यन्तै मनपर्छ मुक्तहरू मनपर्छ वास्तवमा भन्नुपर्दा म उहाँहरूकै गजल मुक्तहरूबाट सिकिरहेको छु भन्न रिसाउँछ हजुर अवश्य भने धेरै कुरा बुझ्नु भएको छ अनि समीर सायर सायरका शेरहरू सुन्न हामी निकै आतुर छौँ होइन हामीसँग समय पनि त्यति धेरै छैन त्यसैले तपाईँका गजलहरू सुन्नको लागि हामी आतुर्स एउटा गजल वाचन गर्नको लागि आग्रह गरेँ पछि भने न गोली बनाएका थिए न हतियार बनाएका थिए न गोली बनाएका थिए न हतियार बनाएका थिए ईश्वरले त केवल सुन्दर संसार बनाएका थिए यस कारण यस कारण मेरो बाबालाई अपराधी भनिँदो रहेछ यसकारण मेरो बाबालाई अपराधी भनिँदो रहेछ उनले यो देश बचाउन तरबार बनाएका थिए ईश्वरले त केवल सुन्दर संसार बनाएका थिए केवल पैसाकै निम्ति मान्छेहरूले आफ्नै घर समेत केवल पैसाकै निम्ति मान्छेहरूले आफ्नै घर समेत वेश्यालय बनाएका थिए र व्यापार बनाएका थिए ईश्वरले त केवल सुन्दर संसार बनाएका थिए अचम्म अचम्म नमान्नु प्रेम खरिद बिक्री हुन्छ लिलामी हुन्छ अचम्म नमान्नु प्रेम खरिद बिक्री हुन्छ लिलामी हुन्छ रेडियो टेलिभिजनहरूले प्रचार बनाएका थिए विश्यालय बनाएका थिए र व्यापार बनाएका थिए अरे म फेरि त्यही समय अभाव र प्रियको खोजीमा छु अरे म फेरि त्यही समय अभाव र प्रियको खोजीमा छु ज जसले यो सायरलाई गजलकार बनाएका थिए न गोली बनाएका थिए न हतियार बनाएका थिए ईश्वरले त केवल सुन्दर संसार बनाएका थिए र हामी कार्यक्रम गजलथुङ्गाको अन्त्यतिर छौँ आज हामी दुईजना स्रष्टा सर्जकसँग हामी कुराकानी गर्यौं युवराज लामिछाने त्यसै गरी समीर सायर भट्टराईसँग र कार्यक्रममा तपाईँ आउनुभयो निकै खुसी लाग्यो धेरै धेरै धन्यवाद धन्यवाद डिएनकेजी तपाईँलाई पनि कार्यक्रममा स्थान दिनुभयो नवसर्जकलाई पनि भन्नुपर्छ त्यसका लागि तपाईँप्रति पनि धेरै धेरै आभार छु र रेडियो डाउनले सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूप्रति साहित्य अनुरागी मित्रहरूप्रति पनि धेरै धेरै आभारी छु भन्न चाहन्छु अनि समीरजी तपाईँको यो कुरा तपाईँका शब्दहरू तपाईँका गजलहरू तपाईँको आवाज सुनिसके पछाडि तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो तपाईँसँग सम्बन्ध अगाडि बढाउन चाह्यो भने तपाईँको लागि सम्पर्क गर्ने कुनै माध्यम डिएनकेजी त्यसको लागि मेरो फेसबुक त्यसको लागि फेसबुकमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ नेपाली देवानागिरी अथवा अङ्ग्रेजीमा समीर सायर भट्टराई सर्च गर्नुभयो भने भेटिन पनि सक्छु म र साथसाथै मेरो मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार बहत्तर चौरासी छ सय चौवालिस अन्ठानब्बे चार बहत्तर चौरासी छ सय चौवालिस चौरासी छ सय चौवालिस चौवालिस रहेको छ प्रत्यक्ष पनि भेटघाट गर्न सक्नुहुनेछ कुराकानी गर्न सक्नुहुनेछ र तपाईँहरूको सल्लाह सुझावको सधैँभरि म आभारी रहनेछु र अपेक्षा पनि गर्छु त्यस कार्यक्रमको अन्त्यतिर छौँ समीरजी धेरै धेरै धन्यवाद र जाँदा जाँदै तपाईँको एउटा गजल सुन्दै हामी विदा हुन्छौँ वाचन गर्नुहोला पक्कै पनि डिएनकेजी धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई पनि कार्यक्रममा स्थान दिनुभयो कार्यक्रममा निमन्त्रणा गर्नुभयो त्यसको लागि तपाईँप्रति नतमस्तक रहन रहन्छु र आभारी पनि रहन्छु र एउटा गजल वाचन गर्न चाहन्छु प्रिय आउन आऊ साँझ ढल्नै थाल्यो प्रिय न आऊ साँझ ढल्नै थाल्यो प्रेम प्याला पिलाऊ साँझ ढल्नै थाल्यो म त होसी बनेर तडपिरहेछु म म त होसी बनेर तडपिरहेछु म मेरो प्यास बुझाओ साँझ ढल्नै थाल्यो प्रेम प्याला पिलाओ साँझ ढल्नै थाल्यो तँ मुटुको कुनामा मेरो स्थान भए तँ मुटुको कुनामा मेरो स्थान भए थोरै प्यार देखाओ साँझ ढल्नै थाल्यो प्रेम प्याला पिलाऊ साँझ ढल्नै थाल्यो हो म आगो बनेछु तिमी सक्छौ भने हो म आगो भनेछु तिमी सख्यौ भने पानी पानी बनाऊ साँझ ढल्नै थाल्यो प्रिय आऊ न आऊ साँझ ढल्नै थाल्यो प्रेम प्याला पिलाऊ साँझ ढल्नै थाल्यो धन्यवाद आजको कार्यक्रम गजल थुङ्गामा हामी दुईजना सर्जकसँग कुराकानी गर्यौं देवदहका युवराज लामिछाने र कपिल वस्तुका समीर सायर भट्टराईसँग कुराकानी गर्यौं आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सनुहोला र यो कार्यक्रम तपाईँले सुन्न छुटाउनु भएको छ भने डब्लु डट साइबर संगम डट नेटबाट चाहेको समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण नेपाली मन गजल मनहरूप्रति आभारी रहे र आजका दुईजना सर्जक युवराज लामिछाने र समीर सायर भट्टलाई पनि धेरै धेरै धन्यवाद र यान्त्रिक कक्षबाट मलाई सघाउने यान्त्रिक कक्षका सखा सागरलाई पनि धन्यवाद सबै सबैलाई धन्यवाद भन्दै आजको कार्यक्रम गजल थुङ्गाको यो मेफिलबाट म कार्यक्रम सञ्चालक आवाजको खेतला डीएनके कुँवर किनारा लाग्दैछ